हार्दिक स्वागत छ कार्यक्रम अर्पण समर्पणको व्यवसायमा आज पनि एउटा नवीनतम श्रृङ्खला लिएर उपस्थित भइसकेका छौँ प्राविधिक मित्र रिजुनजीसँगै तपाईँकै आफ्नै साथी दिवस मगर अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण समर्पणको व्यवसायलाई सुनिराख्नु भएको छ कार्यक्रम अर्पण समर्पणको व्यवसाय लिएर हामी हरेक दिन उपस्थित हुने गर्दछौँ दिउँसो दुई बजेको अर्पण समाचारपछि करिब करिब तिन बजेसम्म उपस्थित हुने गर्दछौँ आज पनि मिठा मिठा साङ्गीतिक आवाजको साथ उपस्थित भइसकेका छौँ तपाईँको सम्झना अनि सन्देश पनि दिन्छौँ कार्यक्रममा शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो तपाईँको लागि खुल्ला गरिराखेका छौँ तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ हामीले बजाउने भने नेपाली सुगम सङ्गीत मार्फत आफ्ना आफन्तजन घर परिवार तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झना अनि सन्देश राख्न सक्नुहुनेछ कार्यक्रमको सुरुवातमा कोही मित्र हुनुहुन्छ भनेर रिजनजीले इसारा गरिराख्नु भएको छ उहाँलाई म स्वागत गर्छु हेलो हजुर हजुर नमस्कार नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर म अशोक लामा अशोक लामा हजुर अशोकजी खाजा खानुभयो खजा भइसक्यो दादा अनि हजुरहरूको हाम्रो भएको छैन कार्यक्रम सके पछाडि हुन्छ अशोकजी कार्यक्रममा आउनु भएको छ सम्झना अनि सन्देश कसको लागि राख्न चाहनुहुन्छ सर्वप्रथम त हजुरलाई हो धन्यवाद कन्ट्रोल रुम दादालाई हजुर अनि मेरो घर पुराहरूलाई अनि मलेसियामा हुनुहुने प्रमोद अङ्कल अनि मेरो बहिनीहरू पार्वती अनि मनिषा अनि अविनाश अनि लाख अनि मेरो साथीहरू सोनाम अनि प्रवीण अनि मलाई अशोक लाम भन्ने चिन्नु नचिन्नु सम्पूर्णलाई दादा हुन्छ अशोकजी कार्यक्रममा आउनुभयो आउँदै गर्नु होला अहिले भने छुट्टिन्छौँ नमस्कार खुराकबाट अशोक लामा हुनुहुन्थ्यो शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र तेत्तिसको बाटो हामीले खुल्ला गरिराखेका छौँ तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ आज पनि हामी कार्यक्रममा नेपाली आधुनिक सुगम सङ्गीतलाई स्थान दिन्छौँ मिठा मिठा मिठा नेपाली आधुनिक सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि आनन्द दिलाउने कोसिस गर्छौँ हामी शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र तेत्तिसको बाटो खुल्लै छ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हो नमस्ते दादा नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ खोराकदेखि सनक तामाङ खोराकदेखि सनक तामाङ सनकजी खाजा खानुभयो खाजा खानुभयो सनकजी खाजा भएछ दादा हजुरको हाम्रो भएको छैन कार्यक्रम सके पछाडि अनि आजको दिन के कसरी बिताइरहनु भएको छ सनकजी यस्तै हो दादा पानी परेको शीतल भयो शीतल महसुस गरिरहनु भएको छ हुन्छ कार्यक्रममा आउनु भएको छ सम्झना अनि सन्देश कसको लागि राख्न चाहनुहुन्छ धन्यवाद दादालाई हजुर अनि मेरो साथी सुलाल तामाङलाई अनि बिरबहादुर तामाङ अनि सोनम तामाङ जोसम तामाङ अनि भान्जाहरू हुन्छ आशोक प्रजल प्रवीण कुमार शान्ति लामा अनि भाइ रमेश अनि बहिनी दिपालाई अनि पार्वती तामाङलाई अनि फुलमा तामाङलाई अनि म सनक भन्दै तिनै मेरो सम्पूर्ण दादा हुन्छ सनकजी कार्यक्रममा आउनुभयो आउँदै गर्नु होला भने छुट्टिन्छौँ नमस्कार नमस्ते दादा खोराकबाट सनक तामाङ हुनुहुन्थ्यो शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो हामीले खुल्ला गरिराखेका छौँ कार्यक्रम अर्पण समर्पण डिडी अर्पण एक सय चार थुप्रो पाँच मेगाहजको दैनिक दिवाकालीन प्रस्तुति हो हामी हरेक दिन उपस्थित हुने गर्दछौँ दिउँसो दुई बजेको अर्पण समाचारपछि करिब करिब तिन बजेसम्म उपस्थित हुन्छौँ आज हामी नेपाली आधुनिक सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिन्छौँ मिठा मिठा नेपाली आधुनिक सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस गर्छौँ हामी कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ दिपेन पर्जा कहाँबाट भन्नुभयो दिपेन चाहिँ के गर्नुहुन्छ तपाईँ बसी बसा हो भन्नुभयो है हुन्छ कार्यक्रममा आउनु भएको छ सम्झना अनि सन्देश क कसको लागि राख्न चाहनुहुन्छ सम्झना अनि सन्देश क कसको लागि राख्न चाहनुहुन्छ मेरो सम्पूर्ण साथीहरूलाई हजुर अलिकति तपाईँको आवाजले मैले बुझ्न सकिरहेको छैन दिपेनजी दिपेन पर्जा आउनुभएको थियो सम्झना अनि सन्देश राख्दै हुनुहुन्थ्यो टेलिफोन सम्पर्क विच्छेद भइसकेको छ उहाँको आवाजलाई मैले राम्रोताले बुझ्न सकिरहेको छैन कार्यक्रममा आज आधुनिक सुगम सङ्गीतलाई पस्कने गर्दछौँ अब एउटा मिठो आधुनिक सुगम सङ्गीत सुन्छौँ रजिना रिमालको सुमधुर आवाजमा tell तिमी मेरो तिमी बिना बाँच्न कहाँ सक्छु र म रचना रिमालको सुमधुर आवाज राख्यो हामीले कार्यक्रमको सुरुवातमा कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा उहाँलाई म स्वागत गर्छु हेलो हो हेलो हजुर नमस्कार नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ निराजी खाजा खानुभयो हाम्रो पनि भएको छैन कार्यक्रम सके पछाडि अनि आजको दिन के कसरी बिताइरहनु भएको छ निराजी यत्तिकै बस्नुहुन्छ हो धान्डोबेरो बस्ने हुन्छ हामी एकैछिन पछाडि एउटा मिठो गीत बजाउँछौँ त्यसमार्फत तपाईँ कसलाई सम्झना चाहनुहुन्छ हजुरलाई धन्यवाद अनि मेरो मम बुवालाई हजुर अनि मेरो दिरेश मेचालाई अनि दिदी भेनाजुलाई अनि मेरो साथी रत्न अनि दिदीमाया अनि शान्ति उमा शान्ति मोक्सन अनि एस्तर रोजिना अनि दिदी मोक्सन अनि मेरो गाँसमा गोर्खुलमाउनु दाई भाउजूलाई गोर्खुल हुने दाई भाउजूहरूलाई अनि भनपुरमा हुने ठुल ठुलमौमी ठुलबुवा दाई भाउजूहरू अनि डुम्डेखाडी हुने मामा माइजूलाई अनि चिन्न चिन्न सम्पूर्णलाई हुन्छ निराजी आउँदै गर्नु होला अहिले भने छुट्टिन्छौँ नमस्कार खोराकबाट निरा रुम्बा हुनुहुन्थ्यो शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो तपाईँलाई खोलिराखेका छौँ मलाई प्राविधिक मित्र एजेन्जीले सहयोग गरिराख्नु भएको छ भने म बोलिराखेको मित्र तपाईँको आफ्नै साथी दिवस मगर कार्यक्रम अर्पण समर्पण रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहसको दैनिक दिवाकालीन प्रस्तुति हो हामी हरेक दिन नयाँ प्रस्तुतिको साथ उपस्थित हुन्छौँ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हेलो नमस्ते नमस्ते हजुर कहाँबाट बोल्दै हुनुहुन्छ निरा तामाङ निराजी के गर्नुहुन्छ तपाईँ बिरामी हुनुहुन्छ आफ्नो स्वास्थ्यको राम्रोताले ख्याल गर्नुहोला निराजी धन्यवाद अनि कार्यक्रममा आउनु भएको छ सम्झना अनि सन्देश कसको लागि राख्न चाहनुहुन्छ सर्वप्रथम हजुरलाई धन्यवाद अनि मेरो छोराहरू सुराज सुरेश अनि बहिनी ऋतु तामाङलाई अनि विशेष गरी चाहिँ हुने श्रीमान घनश्यामलाई अनि अघि भर्खर सरकार आउनुभएको थियो उनलाई के अरे मेरो नम्बर दिन चाहन्छु अन्ठानब्बे साठी अनि पैँतिस त्रिचालिस त्रिसठीमा फोन गर्नु भन्न चाहन्छु एक कल जसरी भयो नि एउटा कुरा भनेको उनीहरू त्यही गाउँको मान्छेहरू कहिले पनि भेट्दैन आफू बिरामी त्यही भएर त्यति भन्न चाहन्छु र मलाई निरा तामाङ भनेर चिन्नु नचिन्ने सम्पूर्णलाई हुन्छ निराजी आउँदै गर्नुहोला अहिले भने छुट्टिन्छौँ नमस्कार खोराकबाट निरा तामाङ हुनुहुन्थ्यो तपाईँको लागि दुईवटा बाटो खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो खुल्ला गरिराखेका छौँ आज भने कार्यक्रममा नेपाली आधुनिक सुगम सङ्गीतलाई स्थान दिन्छौँ मिठा मिठा नेपाली आधुनिक सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस गर्छौँ हामी कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हेलो हजुर नमस्कार नमस्कार दादा कामाटीको बोल्दै हुनुहुन्छ म सिद्धिबाट सिद्धि पाँचबाट खेमलाल चेपाङ खेमलाल चाहिँ के गर्नुहुन्छ तपाईँ म बसी बसाइ हो दादा बसी बस्छ हो भन्नु पऱ्यो है हजुर अनि खाजा खानुभयो खाइसकेँ दादा सम्झना अनि सन्देश कसको लागि राख्न चाहनुहुन्छ सर्वप्रथम हजुरलाई धन्यवाद फोन उठाउनु भएको दादालाई हजुर अनि मेरो घर परिवार लगायत मेरो सम्पूर्णको लागि हुन्छ खेमलालजी आउँदै गर्नुहोला अहिले भने छुट्टिन्छु नमस्कार नमस्ते सिद्धि पाँचबाट खेमलाल चेवाङ आउनुभएको थियो आफ्नो आफन्त इष्टमित्रलाई सम्झना अनि सन्देश राखेर विदा भइसक्नु भएको छ अब नि कार्यक्रममा एउटा मिठो सुगम सङ्गीत राख्छौँ त्यसपछि एकैछिन विश्रामको समय रहनेछ विश्रामपछि फेरि उपस्थित हुने नै छौँ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हज र कार्यक्रम अर्पण समर्पणको बसाइ सँगै रहनु मेरो माया टाढी रत्नगर पोलिक्लिनिक प्रणालीको बाल क्लिनिक सञ्चालन सम्बन्धी सूचना यस टाढी रत्नगर पोलिक्लिनिक प्रणाली एवं रत्नगर मेडिसिन सेन्टरमा चितवनकै ख्याति प्राप्त बाल रोग विशेषज्ञ डाक्टर रबिन बानियाद्वारा बाल बालिकाहरूको स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ त्यसैले बच्चाहरूमा हुने लगातार खोकी वा पटक पटक खोकी लागिरहने छाती लगातार घ्यार घ्यार भइरहने पटक पटक निमोनिया हुने श्वास छिटो छिटो लिइरहने वा श्वास लिन गाह्रो हुने कोका हान्ने रोग लागिरहने छाती दुख्ने हुने खकारमा रगत आउने मुख हात खुट्टा निलो हुने निसासिने पटक पटक दोहोरिएर ज्वरो आउने पखला भइरहने वजन घटेर जाने बालबालिकामा हुने सुगर थाइरोइड आदि समस्या भएको बालबालिकाहरूको परीक्षण गराई स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस एसएलसी फेल भएका एसएलसी छुट भएका विद्यार्थीहरूका लागि private test SLC and special SLC preparation क्लासमा भर्ना खुल्यो भर्ना खुल्यो कहाँ न्यु साइनिङ एजुकेसन सेन्टरमा हामी कहाँ दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट स्वच्छ एवं शान्त वातावरणमा व्यवस्थापकको प्रत्यक्ष निगरानीमा लेसन प्लान अनुसार एसएलसी तथा प्लस टूको कक्षा सञ्चालन गराइन्छ साथै सम्पूर्ण तहको ट्युसन इङ्ग्लिस ल्याङ्ग्वेज एवं प्लस टूमा साइन्स पास गरी बिबिए र सिए पढ्न चाहनेहरूका लागि कम्पलसरी बेसिक कोर्स पनि गराइन्छ सम्पर्क new shining education centre Ratnanagar आठ दूरसञ्चार रोड चितवन प्रबन्धक नवीन कुमार शर्मा फोन शून्य छप्पन्न पाँच बैसठी तिन सय पचपन्न मोबाइल अन्ठानब्बे चार एकाउन्न तिरासी तिन सय चौवालिस पुनश सिसी क्यामेराको निगरानीमा पढाइ हुने जानकारी गराइन्छ गुणस्तरीय शिक्षाको लागि न्यु साइनिङ एजुकेसन सेन्टर अब सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा हामी कहाँ TV deep fridge washing machine vacuum cleaner पाइनुका साथै एलसिडी र एलइडी टिभीहरू पनि उपलब्ध छन् चौधरी ग्रुपद्वारा वितरित एलजी तोसिबा क्याबिनेटर लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ पुनश होम डेलिभरीको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 मसँग आशीर्वाद अटोमोबाइल्स प्रालीबाट खरिद गरेको बाइक छ मेरो विश्वास मेरो सहारा आशीर्वाद अटोमोबाइल्स प्राली दुई सय सिसी एनएस तथा दुई सय बिस का पल्सर बाइकहरू विश्वमै सर्वाधिक बिक्री हुने पिकअप र माइलेज राम्रो भएको एक सय पच्चिस र एक सय पचास सिसीको डिस्कभर बाइक एक सय को प्लाटिना बाइकहरू पाइन्छ साथमा फाइनान्स सुविधा exchange offer genuine spares parts तथा दक्ष र अनुभवी मेकानिकद्वारा सर्भिसको सुविधा बजाज कम्पनीको बाइकको आधिकारिक विक्रेता आशीर्वाद अटोमोबाइल्स प्राली खैरनी चार मगनी चोक पर्सा फोन नम्बर शून्य छप्पन्न पाँच तिरासी एक सय छयत्तर मोबाइल अन्ठानब्बे चार एकाउन्न बाह्र शून्य बत्तिस अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्ज र यो हो कार्यक्रम अर्पण समर्पण छोटो व्यवसायको विश्रामपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम अर्पण समर्पणको व्यवसायमा कार्यक्रम अर्पण समर्पणको व्यवसाय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर साथ दिइराख्नु भएको छ W W W dot radio Arpan dot com dot NP लगन गरेर कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्ते नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ खोराकबाट तिलक तामाङ खोराकबाट तिलक तामाङ हजुर तिलकजी के कसरी बिताइरहनु भएको छ आजको दिन ए आज अहिलेसम्म यसो खाना भात खाएर सुत्दै हो दादा सुत्दै हुनुहुन्छ अहिलेसम्म हजुर हुन्छ तिलकजी कार्यक्रममा आउनु भएको छ सम्झना अनि सन्देश कसको लागि आफ्नो सक्नुहुन्छ हजुरको लागि धन्यवाद फोन उठाउने दादालाई अनि मेरो साथीहरू अशोक तामाङ अनि सोनम तामाङ अविनाश अनि आकाश आस्था मनिषा सबिना अनि कुमार शान्ति अनि उनीहरूदेखि लागि अनि मेरो घर परिवारलाई अनि मलाई चिने नचिने सम्पूर्णलाई हुन्छ नमस्कार तिलक तामाङ हुनुहुन्थ्यो शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो तपाईँको लागि खुल्ला गरिराखेका छौँ तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ हामीले बजाउने नेपाली आधुनिक सुगम सङ्गीत मार्फत आफ्ना आफन्तजन घर प्यालालाई तपाईँका सम्पूर्ण प्रियजन मित्रलाई सम्झना अनि सन्देश राख्न सक्नुहुनेछ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हेलो हजुर नमस्कार नमस्कार बोल्दै हुनुहुन्छ जी के कसरी बिताउनु भएको छ आजको दिन तपाईँले आज खै पानी दादा बसी हो खानुभयो खाजा खाइसके दादा अनि हजुरले कसको लागि राख्न चाहनुहुन्छ सर्वप्रथम हजुरको लागि धन्यवाद अनि फोन उठाउने दादाको लागि हजुर अनि मेरो साथी हिमाल लोके अनि सुरेश सागर अनि मेरो मामा हुनुहुन्छ अनि भण्डारामा हुने सुरेश तामाङ अनि मेरो कतारमा हुने दादाको लागि अनि विराज भन्ने चिन्ने नचिन्ने सम्पूर्णको लागि दादा हुन्छ विराजी कार्यक्रममा आउनुभयो आउँदै गर्नुहोला अहिले भने छुट्टिन्छौँ नमस्कार नमस्कार मकनपुरबाट विराज तामाङ आउनुभएको थियो आफ्ना आफन्त निष्ठ मित्रलाई सम्झना अनि सन्देश राखेर विदा भइसक्नु भएको छ तपाईँलाई पनि कार्यक्रममा आउन मन लागेको छ भने दुईवटा बाटो हामीले खुल्ला गरिराखेका छौँ कार्यक्रम अर्पण समर्पण डेडी अर्पण एक सय चार थुप्रो पाँच मेगाहजको दैनिक दिवाकालीन प्रस्तुति हो हामी हरेक दिन उपस्थित हुने गर्दछौँ दिउँसो दुई बजेको अर्पण समाचारपछि करिब करिब तिन बजेसम्म हामी कार्यक्रमको अन्त्यतिर पनि आइपुगेका छौँ र एकजना मित्रसँग कुरा गर्छ भनेर जन्जीले इसारा गरिराख्नु भएको छ उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो हो हजुर नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ काकडा हाटबाट एरिना तामाङ हजुर एरिनाजी के कसरी बिताउनु भएको छ आजको दिन तपाईँले पानी बसी बसाउ भन्नु पर्यो है हुन्छ हामी कार्यक्रमको अन्त्य अन्त्यतिर पनि आइपुगेका छौँ सम्झना अनि सन्देश क कसको लागि राख्न चाहनुहुन्छ धन्यवाद अनि फोन उठाउनु दादालाई हजुर अनि मेरो घर हुनुहुन्छ विराज तामाङलाई अनि छोरी सुशीला अनि मलाई हेरिन भनेर चिन्ने नचिने सम्पूर्णलाई हुन्छ हेरिनाजी कार्यक्रममा आउनुभयो आउँदै गर्नु होला अहिले भने छुट्टिन्छौँ नमस्कार काँक्राबाट एरिना तामाङ हुनुहुन्थ्यो हामी कार्यक्रमको अन्त अन्ततिर पनि आइपुगेका छौँ यतिन्जेलसम्म सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेकासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण समर्पणको व्यवसायलाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद फोन गर्ने साथीहरू हुनुहुन्थ्यो कुराकबाट अशोक लामा कुराकबाट सनक तामाङ र दिपेन प्रजाउनु भएको थियो उहाँको आवाजलाई चाहिँ मैले राम्रोताले सुन्न सकिनँ सम्पर्क विच्छेद भएको छ र त्यस्तै गरी कोराकबाट निरा रुम्बा कोराकबाट निरा तामाङ लाल चिपाङ कोराकबाट तिलक तामाङ मकनपुरबाट विराज तामाङ र अन्तिममा फोन गर्ने साथी काँक्राबाट एरिना तामाङले फोन गर्नुभएको थियो फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद र तिनजेलसम्म मेरो आवाजलाई रेडियो सेट मोबाइल सेट र श्रोतामास पुर्याउन साथ दिने प्राविधिक मित्रका लागि रिजन्सीप्रति विशेष विशेष प्रकट भन्दै तपाईँको आफ्नै साथी म दिवस मगर पनि एउटा मिठो यो आधुनिक गीतलाई पृष्ठभूमिमा अगाडि बढाउँदै आजको कार्यक्रमबाट बिदा हुन्छु नमस्कार चोट लाग्दा ओ तिम्रो दिलमा चोट लाग्दा मेरो दिलमा दुख्छ एकै झल्को देखे पनि मनको पीडा छ एकै झल्को देखे पनि मनको पीडा छ तिम्रो दिलमा चोट लाग्दा चाहे जस्तो माया मैले दिन सकिन तिमले चाहे जस्तो माया मैले दिन सकिन रास्ता तिमीले दिएको माया मैले लिन सकिन कि याद दिएको माया मैले लिन सकिन कहिले कहीँ चल्केर हो कहिले कहीँ चल्केर हिँड्दा मन दुख्छ एकै जको देखे पनि मनको पीडा छ एकै जको देखे पनि मनको पीडा छ तिम्रो दिलमा चोट लाग्दा बुझाउन आफ्नो मन दुखाएको छु तिम्रो चित्त बुझाउन आफ्नो मन दुखाएको छु कति ठाउँ तिमीलाई हेरे आँसुहरू लुकाएको छु कति ठाउँ तिमीलाई हेरे आँसुहरू लुकाएको छु बादल जस्तै तिम्रो मन ओ बादल जस्तै तिम्रो मन चारैतिर उड्छ एकै झल्को देखे पनि मनको पीडा छ एकै झल्को देखे पनि मनको पीडा छ तिम्रो दिलमा छोट लाग्दा तिम्रो दिलमा चोट लाग्दा मेरो दिलमा दुख्छ